नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अरियाल नेकपा एमालेको नौ महाधिवेशन अन्तर्गत भएको चुनावको अन्तिम परिणाम आज सार्वजनिक हुने भएको छ पदाधिकारीको नतिजा आए पनि केन्द्रीय सदस्य र विभिन्न आयोगको अन्तिम परिणाम आउन बाँकी रहेको छ पदाधिकारीमा जस्तै केन्द्रीय सदस्यमा पनि मिश्रित परिणाम आउने संकेत देखिएको छ एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीका अनुसार चार सय मतगणना बाँकी रहेको छ मतगणना अहिले पनि जारी रहेको र अन्तिम परिणाम बेलुकीसम्ममा सार्वजनिक गरिने उहाँले बताउनु भएको छ एमालेमा एक सय अन्ठाउन्न केन्द्रीय सदस्यका लागि दुई प्यानलले र स्वतन्त्र गरी तीन सय पैंतिस जनाले उम्मेद्वारी दिएका छन् दुई प्यानल बाहेक उन्नाइस जना नेताले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् अनुशासन आयोग र लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्यहरूको टुङ्गो पनि निर्वाचनबाटै लाग्दैछ अनुशासन आयोगको अध्यक्षमा केपी ओली प्यानलबाट केशव बडाल र माधव नेपाल प्यानलबाट अमित कुमार बोहरा उम्मेद्वार हुनुहुन्छ लेखा परीक्षण आयोगको अध्यक्षमा ओली प्यानलबाट डाक्टर पुष्प कौडेल र नेपाल प्यानलबाट राजेन्द्र मान श्रेष्ठ उम्मेद्वार हुनुहुन्छ हिजो बेलुकी अबेर सकिएको पदाधिकारीको मतगणना अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल विजयी हुनु भएको छ उपाध्यक्षमा केपी ओली प्यानलका वामदेव गौतम विद्या भण्डारी र माधव नेपाल प्यानलका भीम रावल युवराज गेवाली र अष्टलक्ष्मी साके विजयी बन्नु भएको छ उपमहासचिवमा नेपाल प्यानलका घनश्याम भूषाल र ओली प्यानलका विष्णु पौडेल विजयी हुनुभएको छ सचिवमा नेपाल प्यानलका भीमाचार्य गोकर्ण विष्ट योगेश भट्टराई तथा ओली प्यानलका प्रदीप गेवाली र पृथ्वी सुब्बा गुरूङ विजयी हुनुभएको छ एमालेको नौ महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताउनु भएको छ अध्यक्षमा निर्वाचित भएपछि भक्तपुर बालकोटको आफ्नै निवासमा गैराती पत्रकारसँग कुरा गर्दै उहाँले एमालेलाई विचारमा स्पष्ट पार्टी र व्यवहारमा एकताबद्ध सुदृढ र गतिशील बनाएर लैजाने प्रतिबद्धता जनाउनु भएको छ बहुदलीय जनवादको सिद्धान्तलाई ध्यानमा राखेर अगाडि बढ्ने बताउँदै उहाँले पद विशेषतालाई होइन देश र जनताको समस्या समाधान गर्न अगाडि बढेको हो यसकै लागि लागि म लाग्नेछु उहाँले भन्नुभयो ओलीले एमाले पार्टी देश र जनताको समस्या समाधानमा लागिरहने बताउँदै अनेकौं विचार एवं प्रवृत्ति बोकेका शक्तिलाई समेटेर अगाडि बढ्ने बताउनु भएको छ एमालेका नवनिर्वाचित उपाध्यक्ष युवराज गेवालीले अब गुटलाई बिर्सिएर नयाँ ढंगले अगाडि बढ्ने बताउनु भएको छ उपाध्यक्ष गेवालीले मतको सम्मान गर्दै अध्यक्ष केपी शर्माले अघि बढ्नुपर्ने र अरू सबै पदाधिकारीको भूमिका पनि महत्वपूर्ण हुने बताउनु भएको छ नवनिर्वाचित सचिव प्रदेव गेवालीले महाधिवेशनको निर्वाचन परिणामसँगै अब गुट अन्त्य भएको बताउनुभयो उहाँले पार्टीका पार्टीमा एकताबद्ध बनाउन अध्यक्षका पराजित माधव कुमार नेपालको भूमिका पनि महत्वपूर्ण रहने बताउनुभयो व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ अब केही बेरमा बस्ने आजको बैठकमा सरकारले पेश गरेको बजेटमा नीतिगत छलफल जारी रहनेछ अर्थमन्त्री डाक्टर रामचरण महतले आइतबार संसदमा पेश गर्नुभएको बजेटको नीतिगत छलफल हिजोदेखि नै शुरू भएको हो बाँकी रहेका सदस्यहरूले आज आफ्नो धारणा राखेर नीतिगत छलफल सकी पेशकी खर्च विधेयक पारित गर्ने तयारी भएको छ पेशकी खर्च विधेयक पारित नभए सरकारले भोलिबाट खर्च गर्न नपाउने हुँदा दुई दिन छलफल गरी पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ बढ़ी मात्रामा विषादी देखिए त्यस्ता तरकारी नष्ट गर्ने गरी ब्लकमा परीक्षण गर्न शुरू गरिएको छ तरकारी तथा फलफूलमा विषादीको मात्राबारे कार्यविधि लागू भएपछि ब्लकमा तरकारी परीक्षण गर्न शुरू गरिएको छ हिजो प्रहरीको सहयोगमा तरकारी बोकेका चारवटा ट्रक नियन्त्रणमा लिए परीक्षण गरिएको बाली संरक्षण निर्देशनालयका प्रमुख डिलीराम शर्माले जानकारी दिनुभएको छ परीक्षण गरिएको तरकारीमा विषादीको मात्रा अधिकतम नभेटिएको उहाँको भनाइ छ यसभन्दा अगाडि पनि एक दुई ट्रक तरकारीको परीक्षण गर्दा फाटफुट रूपमा मात्रै विषादी प्रयोग भएको उहाँले बताउनुभयो इजरायलले पूर्वी र उत्तरी गाजा क्षेत्रका प्यालेस्तानीलाई घर छोड्न आदेश दिएको छ इजिप्टले गरेको युद्धविरामको प्रयास असफल भएपछि हमास र इजरायल बीच फेरि दोहोरो आक्रमण शुरू भए लगत्तै इजरायलको यस्तो चेतावनी आएको हो इजरायली सुरक्षा फौजले टेलिफोन मार्फत सूचना दिँदै गाजाका एक लाख प्यालेस्टानी नागरिकलाई आज बिहान घर छोड्न आदेश दिएको छ आदेशसँगै इजरायलले पश्चिमी गाजामा हमासका वरिष्ठ अधिकारीको घरमा आक्रमण शुरू गरेको छ आज बिहानै हमासका राजनीतिक ब्यूरोका सदस्य मोहम्मद अल जहरको घरमा इजरायलले आक्रमण गरे पनि उहाँ भने घरमा नभएको बीबीसीले जनाएको छ इजिप्टले हिजो गरेको युद्धविरामको प्रस्ताव इजरायलले स्वीकार गरेको थियो भने हमासले राजनीतिक सम्झौता बिना युद्धविराम नहुने अडान राखेको थियो इजिप्टको प्रयाससँगै छ घण्टा आक्रमण रोके पनि हमासले दर्जनौ पल्ट रकेट आक्रमण गरेको भन्दै इजरायलले पुनः हवाई आक्रमण शुरू गरेको छ र स्पेनिस क्लब एथलेटिको म्याड्रिडका striker Diego Costa English club चेल्सीमा अनुबन्धित भएका छन् पच्चीस वर्षका कोस्टालाई चेल्सीले तीन करोड़ बीस लाख पाउन्डमा पाँच वर्षीय सम्झौता सहित क्लब भित्री आएको छ चेल्सीसँगको सम्झौतापछि उसले आफू निकै खुसी भएको भन्दै इङ्ल्याण्डबाट प्रतिस्पर्धात्मक लिगको शुरूआत हुन लागेकोमा उत्साही भएको प्रतिक्रिया दिएका छन् सन् दुई हजार दसदेखि एथलेटिको म्याड्रिडका लागि खेल्न थालेका कोस्टाले टीमका लागि बाहन्न खेलमा छत्तीस गोल गरेका छन् उनी रहँदा एट्लेटिको म्याड्रिडले यस वर्ष स्पेनी लिगमा उपाधि जित्यो भने च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो हवस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार